तपाईँले हामीलाई कमेन्ट गरेर ती सामग्रीहरू पठाउन सक्नुहुन्छ कमेन्ट गर्नका लागि रेडियो अनमोलको फेसबुक पोस्टमा जानुहोस् प्रोफाइलमा त्यहाँ मुटुदेखि मुटुसम्मको लागि भनेर हामीले सुरुमै पिन गरेर मुटुदेखि मुटुसम्म कार्यक्रमको पोस्ट राखेका छौँ र तपाईँले त्यो पोस्टको मुनि कमेन्ट गर्न सक्नुहुन्छ त्यस्तै तपाईँले रेडियो अनमोलको फेसबुक पोस्टमा पनि प्रोफाइलमा पनि म्यासेज गर्न सक्नुहुन्छ र सबै सौगात फेसबुक पेज हाम्रो अफिसियल फेसबुक पेज छ त्यसलाई पनि सर्च गरेर त्यहाँ पनि तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ र तपाईँले विशेष गरी गत साता गर्नुभएका कमेन्टहरूलाई म आजको कार्यक्रममा स्थान दिँदैछु र आज तपाईँले गर्नुभएका कमेन्टहरूलाई चाहिँ आउँदो साताको कार्यक्रममा स्थान दिने नै छु आज पनि मसँग तपाईँका थुप्रै कमेन्टहरू छन् ती कमेन्टहरू राख्नुभन्दा अगाडि आउनुहोस् सुनौ यो सुमधुर साङ्गीतिक आवाज ये धूप तेरी मिलती रहे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 सुनवार उहाँ ओखलढुङ्गादेखि हामीलाई कमेन्ट गर्नुहुन्छ र उहाँ लेख्नुहुन्छ हेलो दाई नमस्ते मिस यु गुड नाइट भन्नुभएको छ सफिरा सिर्जना सुनवारजी धेरै धन्यवाद छ मलाई सम्झनु भएकोमा अनि तपाईँलाई पनि हामी सम्झिरहेका छौँ र तपाईँलाई राम्रै होला भनेर अपेक्षा गरेको छु तपाईँको छोटो छोटो कमेन्ट आउँछ राम्रो लाग्छ सदैव यस्तै कमेन्टहरू गरिरहनुहोस् अनि कहिलेकाहीँ सकिन्छ भने लामो सन्देश पनि पठाउन होला है त सफिराजी धेरै धन्यवाद छ सफिरा सिर्जना सुनवारजीलाई हाम्रो नियमित श्रोता हुनुहुन्छ उहाँको कमेन्ट सुरुमै पढेँ त्यस गरी अर्को कमेन्ट गर्नुभएको छ उहाँ पनि हाम्रो नियमित श्रोता हुनुहुन्छ कमल श्रेष्ठजी र लेख्नुहुन्छ गुड इभिनिङ दर्शन नमस्ते म नेपाल सरकारबाट मान्यता प्राप्त सामाजिक कार्य ग्रुप प्रवास नेपालको सक्रिय सदस्य तेह्रथुमको फेदाबबाट कमल श्रेष्ठ भन्नुभएको छ अनि उहाँ लेख्नुहुन्छ यस कार्यक्रम मार्फत गुड नाइट विशेष राख्नुपर्दा साथीहरू हुनुहुन्छ देव बासकोटा मनोज भुजेल सुनिता लकन्द्री छुच्ची आरती लिम्बू चित्र योगी त्यसै गरी सुशीला कार्की समीक्षा जोशी रमिता श्रेष्ठ बहिनी पूजा चामलिङ पूजा मादेङबा बहिनी पूजा चामलिङ पूजा मादेङबा लिम्बू टिकाराम सुनवार रामलाल सुमन राज मगराती मेनुका मुखिया लक्ष्मण मगर राई सफल आयुष सोमिला शेर्पा लोकेन थोक्लेन लिम्बू साजन योङहाङ लिम्बू लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ कमलजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट हामीलाई पठाउनु भएको छ उहाँको पनि कमेन्ट मैले सायद दोस्रो पटक पढ्दैछु हामीलाई धेरै माया गर्नुहुने श्रोता हुनुहुन्छ उहाँको फेसबुकमा चाहिँ थिङ रोहन लामा भनेर राखेको छ र उहाँको युजर नेम हो यो तर उहाँको वास्तविक नाम चाहिँ अर्को छ म पढ्दैछु उहाँ लेख्नुहुन्छ अगाडि गुड इभिनिङ नमस्ते लासो फ्याफुल्ला दादा हजुर भन्नुभएको छ नमस्ते फ्याफुल्ला तपाईँलाई पनि धन्यवाद छ यो कमेन्टका लागि लेख्नुहुन्छ म देन्जन थिङ फेरि पनि दोस्रो पटक हजुर सामु आएको छु भन्नुभएको छ धन्यवाद छ देन्जनजी तपाईँको सन्देश पढिरहेको छु तपाईँको भावनाहरू एकदम राम्रो महसुस गर्छु अनि हामीलाई माया गर्नुभएकोमा पनि धन्यवाद छ र उहाँ अगाडि लेख्नुहुन्छ यो रात्रिकालीन प्रहरमा हेटौँडा रातो माटे पन्ध्रबाट पन्ध्रदेखि भन्नुभएको छ उहाँले कमेन्ट गर्नुभएको छ दादा हजुर मेरो सन्देश सबैको लागि भनेर उहाँले भन्नुभएको छ र उहाँ अगाडि लेख्नुहुन्छ जिन्दगी कहाँ पुगी टुङ्गिने हो थाहा छैन बस बाँचुन्जेल आफू पनि खुसी भएर बाँचौँ र अरूलाई पनि खुसी भएको देख्न पाऊँ दुःख दुख दुःख र पीडा त जन्मेर सात दिनमै भावीले निधारमा लेखेको हुन्छ जबसम्म हामी यो संसार छोडेर जाँदैनौँ बस दुःख पीडाले कहाँ चोट कहाँ छोड्छ र भन्ने त दादा दादाजुर भन्नुभएको छ धन्यवाद छ साँच्चै नै तपाईँले भन्नुभएको जस्तै हाम्रो जीवनमा दुःखै दुःख छ जन्मिने बित्तिकै दुःख छ सुरुवातमै होइन सकेसम्म हामी खुसी भएर बाँच्ने प्रयास गर्नुभएको छ गर्नुपर्छ माफ गर्नुहोस् अनि साँच्चै तपाईँले लेख्नुभएको जस्तै हामी आफू पनि हाँसेर खुसी हुन सक्यौँ र अरूलाई पनि खुसी बनाउन सक्यौँ भने जिन्दगी जिउनुको मजा त्यसमा छ अनि देन्जनजीले लेख्नुभएको छ भावीले सात दिनमै अब हामीलाई दुःख लेखिदिनु भएको हुन्छ भनेर निधारमा हुन त यो कुरामा धेरै मानिसहरूले विश्वास गर्छन् तर साँच्चै यदि भगवान् हुनुहुन्छ हामी सबै विश्वास गर्छौँ भगवान्लाई हामी प्राय प्रेमको ईश्वरको रूपमा चर्चा गर्ने गर्छौँ सबैभन्दा राम्रो खोट नभएको सबैभन्दा शक्तिशाली व्यक्तिका रूपमा हामी प्राय मान्ने गर्छौँ त्यसैले हामीले कहिलेकाहीँ यसरी पनि सोच्नुपर्छ होला यो ब्रह्माण्डकै सृष्टिकर्ता हामी मानिसलाई पनि बनाउने ईश्वरले हामीलाई दुःख पीडा होस् भनेर सात दिनमा त्यसरी निधारमा लेखिदिनुहुन्छ होला र मलाई चाहिँ त्यस्तो लाग्दैन किनभने साँच्चै भगवान् हो भने असल हो यदि खराब हो भने भगवान् छैन नि होइन र होइन नि त्यसैले हामीलाई नराम्रो होस् हामीले दुःख पाओस् भनेर त्यस्तो त गर्नुहुन्न होला जस्तो लाग्छ एनिवे व्यक्तिगत विचार हो देनजनजीले आफ्नो मनको भावना लेख्नुभएको छ एकदम खुसी लाग्यो देनजनजी तपाईँको यस्तै भावनाहरू आगामी दिनमा पनि आओस् भनेर अपेक्षा गर्छु अनि उहाँले अगाडि पनि यस्तो लेख्नुभएको छ अनि मेरो गुड नाइट विसेस राख्नु पर्दा मेरो एक सय चार वर्ष पुग्नुभएको मेरो सुपर हिरो बाबालाई मेरो जीवन सङ्गिनी सबिना थिङलाई मेरो प्यारी छोरी रोसिका थिङ अनि मेरो कान्छो छोरो रियाङ्स थिङलाई हजुरलाई पनि अनि यो कार्यक्रम सुन्ने सबैलाई गुड नाइट स्विट ड्रिम्स भन्न चाहन्छु एन्ड भवाई एभ्रिबडी भन्नुभएको छ धेरै धन्यवाद छ देन्जनजीको यो मिठो सन्देशको लागि अनि बुबा एक सय चार वर्ष पुग्नुभएछ धेरै वर्ष बाँच्नु भएकोमा मलाई पनि एकदम खुसी लाग्यो मेरो बुबा पनि चौरानब्बे वर्षमा बित्नु भएको थियो अनि साँच्चै बुवा आमालाई लामो समयसम्म आफ्नो सामुन्ने देख्न पाउनु हाम्रो लागि धेरै खुसीको कुरा हो अनि दिनजनजीको राम्रो परिवार हुनुहुन्छ मायालु परिवार हुनुहुन्छ श्रीमती छोराछोरीसँगै सदैव एकअर्कालाई साथ दिँदै जीवन अगाडि बढाउँदै जानुहोस् तपाईँका भावनाहरूले पनि देखिन्छ तपाईँ एकदमै अरूलाई अप्ठ्यारो नपार्ने गरेर जिउन चाहनुहुने व्यक्ति जस्तो देखिनुहुन्छ त्यसैले तपाईँ पनि खुसी भएर बाँच्नुहोस् अनि अरूलाई पनि खुसी दिइरहनुहोस् श्रीमती र छोराछोरीलाई सधैँको साथ दिइरहनुहोस् है त धेरै धन्यवाद छ रोहनजी अनि मलाई पनि सम्झनु भएकोमा धन्यवाद छ तपाईँको नाम दुइटा भएकोले कन्फ्युज हुँदो रहेछु <laughs> माथि रोहन छ तल देनजन देनजी धन्यवाद छ अरू कथा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ है त लेख्दै गर्नुहोस् तपाईँको यस्तै सन्देशहरू हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ म उहाँको कमेन्ट पनि पढ्न चाहन्छु हाम्रो नियमित श्रोता हुनुहुन्छ उहाँ रामलाल सुमनजी रात्रिकालीन दर्शन हजुर म रामलाल सुमन मलेसियाको पेनाङबाट कार्यक्रम मार्फत रात्रिकालीन सन्देश राख्नुपर्दा हजुर लगायत प्राविधिक मित्रलाई अनि साथीहरू अप्सरा दहाल भट्टराई सोमिला शेर्पा जमिन्दार बाउको इमान्दार छोरो इलामेली पूजा योङहाङ लक्ष्मी पौडेल पवित्र तामाङ पवित्र तामाङ मिडिया प्रेमी निर्मला बनेम त्यसै गरी पवित्र पराजुली मिडिया प्रेमी नतासा लिम्बू कमल श्रेष्ठ पवित्र तामाङ बर्मा लक्ष्मी सिर्जना दाहाल मगर्नी मनिषा थापा बर्मा अस्मिता सदीक्षा रम्तेल लालु आले मगर त्यसै गरी बुद्धवीर तामाङ युक्त प्रसाद श्रेष्ठ टिकाराम सुनवार राई अनिता राजघले मगर कैलाश मगर पूर्वेली खुसी ममता पोयाको पनि नाम लेख्नुभएको छ लगायत थुप्रै साथीहरूको नाम लेख्नुभएको छ रामलाल सुमनजीलाई यो कमेन्टको लागि धन्यवाद छ र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ दुपट्टा अरे लाल दुपट्टा उड़ गया तेरा हवा के झोंके से लाल दुपट्टा उड़ गया तेरा हवा के झोंके से तुझको पिया ने देख लिया हाय रे धोखे से मनक तुझे दिल देगा वो मगर अपनी जान देगा वो माना के तुझे दिल देगा वो मगर अपनी जान देगा वो कैसे से माना कि तुझे दिल देगा वो मगर अपनी जान देगा वो हमारे गाँव दुपट्टा उड़ गया रे तेरा हवा के झोंके से तुझको पिया ने देख लिया हाय रे धोखे से माना कि मुझे दिल देगा वो मगर मेरी जान लेगा वो माना कि तुझे दिल देगा वो मगर अपनी जान देगा वो यस सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ तपाईँ रेडियो अनमोल नब्बे मेघाट छेटौँ लामाको वानपुरबाट र तपाईँले रेडियो अनमोल डट कम र हाम्रो पात्र मोबाइल एपबाट पनि यो कार्यक्रमलाई प्रत्यक्ष सुनिरहनु भएको छ कार्यक्रम मुटुदेखि मुटुसम्म हरेक मङ्गलबार राति सवा नौ बजीदेखि दस बजीसम्म रेडियो अनमोलमा आउने गर्छ र यो कार्यक्रम तपाईँले विगत धेरै वर्षदेखि सुनिरहनु भएको छ र म छु तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुटुदेखि मुटुसम्ममा हामी जीवन र प्रेमका कुराहरू गर्छौँ अनि पारिवारिक कुराहरू गर्छौँ तपाईँका सन्देशहरूलाई पनि राख्ने गर्छौँ र तपाईँले लेख्नुभएको गजल मुक्तक सायरी कविताहरूलाई पनि कार्यक्रममा स्थान दिने गर्छौँ तपाईँ पनि यदि यी कुराहरू पठाउन चाहनुहुन्छ भने आजै तपाईँ कमेन्ट गर्न सक्नुहुन्छ फेसबुकमा गएर रेडियो अनमोल भनेर खोज्नुहोस् अनि रेडियो अनमोलको प्रोफाइलमा हामीले पोस्ट गरेका छौँ सुरुमै मुटुदेखि मुटुसम्मको पोस्ट पिन गरेर राखेका छौँ र त्यो पोस्टमा गएर तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ त्यसै गरी तपाईँले फेसबुकमा सबै सौगात भनेर खोज्नुभयो भने सबै सौगात फेसबुक पेज हाम्रो अफिसियल फेसबुक पेज हो त्यहाँ पनि तपाईँले मुटुदेखि मुटुसम्मको पोस्ट पाउनुहुन्छ त्यहाँ पनि तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ र तपाईँले आज गर्नुभएका कमेन्टहरूलाई चाहिँ म आउँदो साताको कार्यक्रममा स्थान दिनेछु किनभने आज चाहिँ मैले तपाईँले गत साता गर्नुभएका कमेन्टहरूलाई कार्यक्रममा स्थान दिइरहेको छु अब भने फेरि ढिला नगरी तपाईँकै सन्देशहरू राख्न चाहन्छु हजुर यो सन्देश पठाउनु भएको छ विवश वियोगी लिम्बुजीले र उहाँले यो हामीलाई म्यासेज मार्फत पठाउनु भएको थियो तपाईँ पनि रेडियो अनमोलको प्रोफाइलमा म्यासेज मार्फत कार्यक्रमका लागि सामग्रीहरू पठाउन सक्नुहुन्छ र विवश वियोगी लिम्बुजीले यस्तो लेख्नुभएको छ उहाँ इलामको जमुनाबाट हुनुहुन्छ र उहाँ लेख्नुहुन्छ गजल उहाँको गजल यस्तो छ उसँग किन दुःख पोख्नु जोसँग मन दुखेको छैन उसँग किन दुःख पोख्नु जोसँग मन दुखेको छैन मलाई चुम्छु भन्नेले आमाको तस्बिर चुमेको छैन उसँग किन दुःख पोख्नु जोसँग मन दुखेको छैन मलाई चुम्छु भन्नेले आमाको तस्बिर चुमेको छैन मैले आफ्नै चित्तसम्म बुझाउन नसक्ने भएको छु मैले आफ्नै चित्तसम्म बुझाउन नसक्ने भएको छु मलाई के गुनासो गर्छौ तिम्रो चित्त बुझेको छैन मलाई चुम्छु भन्नेले आमाको तस्बिर चुमेको छैन मनबाट मबाट कस्तो गल्ती भयो एक गल्ती बताइदिनुहोस् मबाट कस्तो गल्ती भयो एक गल्ती बताइदिनुहोस् मेरो कारणले आजसम्म बाघको शिर झुकेको छैन मलाई चुम्छु भन्नेले आमाको तस्बिर चुमेको छैन तपाईँको प्रेम देखेर पनि उसले भरोसा गरेको छ तपाईँको प्रेम देखेर पनि उसले भरोसा गरेको छ गुलेली नै देखाए पनि डालीको चरी उडेको छैन मलाई चुम्छु भन्नेले आमाको तस्बिर चुमेको छैन उससँग किन दुःख पुग्नु जोसँग मन दुखेको छैन वियोगी विवास लिम्बू इलाम जमुनाबाट हामीलाई यो गजल पठाउनु भएको थियो एकदमै राम्रो गजल तपाईँले पठाउनु भएकोमा तपाईँलाई धन्यवाद दिन चाहन्छु विश्वास विवशजी विवश वियोगी लिम्बू विश्वास भन्ने आउँदो रहेछ माफ गर्नुहोस् र आगामी दिनमा पनि तपाईँको यस्तै गजल मुक्तक सायरी कविता अथवा तपाईँको भावनाको हामी पर्खाइमा हुनेछौँ है विवासजी र आगामी दिनमा पनि पढ्न पाउनेछु भनेर मैले आशा गरेको छु धेरै धन्यवाद छ तपाईँको यो मिठो गजलका लागि त्यसै गरी अर्को गजल पठाउनु भएको हो गजल होइन कमेन्ट पठाउनु भएको छ हाम्रो नियमित श्रोता वेदराज कान्छाजीले लेख्नुहुन्छ रात्रिकालीन अनि अभिवादन हजुर भोजपुरबाट वेदराज कान्छा हो रात्रिकालीन सन्देश राख्नुपर्दा साथीहरू हुनुहुन्छ लिम्बुनी Rina Rubina Thami Puja Yonghang Kiranti Anjana Elina Rai Sona Kandangwa Puja Chamling Sabina Phejong Limbu Bhumika Rai Tamang and like good night भन्नुभएको छ वेदराज कान्छाजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को सन्देश पठाउनु भएको छ हाम्रो नियमित श्रोता जसले मिठो मिठो गजल र मुक्तकहरू लेख्नुहुन्छ उहाँ हुनुहुन्छ रामु केसी अन्जान अनि रामुजी लेख्नुहुन्छ एउटा मुक्तक पठाउनु भएको छ र उहाँले अगाडि लेखेको कुरा पनि भन्न चाहन्छु नमस्ते म रामु केसी अन्जान गुल्मी इस्मा गाउँपालिका पालुखाको मान्छे हाल युरोपदेखि सबै साथीभाइलाई मिठो माया धेरै सम्झना पनि भन्नुभएको छ अन्तमा र सुरुमा उहाँको मुक्तक यस्तो छ मुक्तक पनि पढेँ तिमी थियौ मेरो जिन्दगीको एक खास थियो तिमी थियौ मेरो जिन्दगीको एक खास थियो जसले जे भने पनि मलाई तिम्रो विश्वास थियो तिमी थियौ मेरो जिन्दगीको एक खास थियो जसले जे भने पनि मलाई तिम्रो विश्वास थियो अनेकौँ कुरा सुनाएर मलाई तिम्रो साथीहरूले तर अनेकौँ कुरा सुनाए मलाई तिम्रा साथीहरूले तर तिम्रो अगाडि राम्रो बोल्नेहरू सबै बदमास थियो जसले जे भने पनि मलाई तिम्रो विश्वास थियो तिमी थियौ मेरो जिन्दगीको एक खास थियो वा कस्तो राम्रो मुक्तक धेरै धन्यवाद छ रामु केसी अन्जानजी तपाईँको मिठो मुक्तकको लागि साँच्चै यस्तो भावनाहरू मुक्तकहरू पढ्दा एकदम खुसी लाग्छ रामु केसीजी अर्को हप्ता पनि तपाईँको यस्तै मुक्तक वा गजलको अपेक्षा गर्छु पठाउँदै गर्नुहोला हामीलाई सदैव यस्तै माया देखाउँदै गर्नुहोला धेरै धेरै धन्यवाद छ त्यसै गरी हाम्रो बेला बेलामा नियमित श्रोता नै भन्छु उहाँलाई हामीलाई बेला बेलामा कमेन्ट गरिरहनुहुन्छ उहाँ हुनुहुन्छ खुसी यमुना विष्टजी र उहाँ लेख्नुहुन्छ नमस्ते म खुसी यमुना विष्ट तिनझुरे मिडिया ग्रुप थरबाट कार्यक्रम मार्फत काली मिना राई त्यसै गरी हेमन्त शर्मा विनोद लजालु आरजे चन्द्रकला राई देव बासकोटा बिराई बिराई विवश बराईले छुच्ची नेहरूलाई धेरै सम्झना माया भन्नु छ धेरै धन्यवाद छ खुसी यमुनाजी तपाईँको यो सन्देश सुनेर उहाँहरूले पनि तपाईँलाई सम्झिरहनु भएको होला अनि साँच्चै अहिले मोबाइल हेर्दै गर्नुहोस् उहाँहरूको सन्देशहरू पनि आउन थालिसक्यो होला धेरै धेरै धन्यवाद छ धन्यवाद छ खुसी यमुना विष्टजी तपाईँको यो कमेन्टको लागि अर्को हप्ता पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ ये प्यार में क्यों ला ला ला क्यों किसी को वफा के बदले वफा नहीं मिलती क्यों किसी को दुआ के बदले दुआ नहीं मिलती क्यों किसी को खुशी के बदले खुशी नहीं मिलती ये प्यार में क्यों होता है ये प्यार में क्यों होता है क्यों किसी को वफा के बदले वफा नहीं मिलती लोग इश्क में क्या से क्या हुए मिल गए कभी फिर जुदा हुए बस खिजा मिली इस बहार में उम्र कट रही इंतजार में क्यों किसी को हंसी के बदले हंसी नहीं मिलती क्यों किसी को वफा के बदले वफा नहीं मिलती पल कहीं ठहरा नहीं यादों पे तो पहरा नहीं जब दवा से भी जख्म न भरे ऐसे हाल में सोचो कोई क्या करे क्यों किसी को खुशी के बदले खुशी नहीं मिलती क्यों किसी को वफा के बदले वफा नहीं मिलती ये प्यार में क्यों होता है ये प्यार में क्यों होता है क्यों किसी को वफा के बदले वफा नहीं मिलती यो सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ तपाईँ रेडियो अनमोल नब्बे मेघार्स मकवानपुर हेटौँडाबाट र तपाईँले यो कार्यक्रम W W W dot radio Anmol dot com र हाम्रो पात्र मोबाइल एपमा पनि प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ कार्यक्रम मुटुदेखि मुटुसम्म हरेक मङ्गलबार राति सवा नौ बजीदेखि दस बजीसम्म रेडियो अनमोलबाट आउने गर्छ र म छु तपाईँकै मनभित्रको साथी चन्द्र र आज कार्यक्रममा तपाईँका सन्देशहरू गजलहरू मुक्तकहरू थुप्रै भएकोले मैले धेरै कुरा गर्न पाएको छैन त्यसैले अझै तपाईँको कमेन्ट बाँकी भएकोले म छिटो छिटो कमेन्ट पढ्न चाहन्छु यो कमेन्ट पठाउनु भएको छ नन्दु लिम्बु सेलिङजी उहाँ पनि हाम्रो नियमित श्रोता हुनुहुन्छ कहिलेकाहीँ चाहिँ उहाँको कमेन्ट आउँदैन तर प्रायः आइरहन्छ उहाँ लेख्नुहुन्छ हेलो गुड इभिनिङ सेवारो it's me Limjo Nando Hang Seling member of Tinjhure media group प्रवास Nepal from Pasthar right now Itahari today my best good night wishes just for you and friends भन्नुभएको छ धन्यवाद छ मलाई सम्झिनु भएकोमा अनि साथीहरूको नाम लेख्नुभएको छ सोधा याखा त्यसै गरी फुङ्जिमा साम्बा हाम्फे एक्ट्रेस आरती चोङबाङ त्यसै गरी सङ्घर्ष बेघा लिम्बू पविना लिम्बू प्यानो प्यानो लेख्नुभएको छ त्यसै गरी प्याङ्गो भन्नुभएको रहेछ माफ गर्नुहोस् सबिना लिम्बु त्यसै गरी सरला राई अभिला अह अभिलाषी सुनिता बेघा त्यसै गरी विज्ञान किराती लाओतिना आङबुहाङ लेख्नुभएको छ त्यसै गरी सपना थेगेम याक्थुङमा आनानिया र सबैलाई सुन्दर सपनीको कामना बाई बाई भन्नुभएको छ धेरै धन्यवाद छ तपाईँलाई यो कमेन्टको लागि नन्देजी र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ काली कमला बनेम लिम्बू नमस्कार सेवारो म सयपत्री मिडिया ग्रुपको मेम्बर काली कमला बनेम लिम्बू ताप्लेजुङबाट गुड नाइट हजुरलाई अन्य साथीहरू भन्नुभएको छ धन्यवाद छ काली कमला बनेमजी मलाई पनि सम्झनु भएकोमा र साथीहरूको नाम लेख्नुभएको छ टिका परघारी लिम्बू मिडिया प्रेमी निर्मला बनेम रमेश साम्पाङ राई लजालु स्मृति लिम्बू त्यसै गरी खड्ग सुब्बा निमा शेर्पा हिमसागर लिम्बू विष्णु हाङबाङ राई युक्त प्रसाद श्रेष्ठ प्रेम भण्डारी पूर्वेली आकाश राई सुस्मिता फागो भरत रावत लालु आले मगर दिलु याम्फू धनकुमार खाती विनिता खिमदिङ दिपसन छेत्री सङ्गम राई अतीत अञ्जन राई पूर्णबहादुर थुलुङ अन्त्यमा प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई शुभरात्रि बाई बाई भन्नुभएको छ काली कमला बनेम लिम्बुजीलाई धेरै धन्यवाद छ अर्को हप्ता पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को एउटा छोटो कमेन्ट पनि छ यो कमेन्ट पठाउनु भएको हो सन्जिता नवाजीले गुड नाइट अल भन्नुभएको छ सन्जिताजीलाई पनि धेरै